आज नेपाल बन्दको आह्वान बन्दका कारण सवारी साधन आवजावतमा बन्द अस्थायी शिक्षकले तत्काल विद्यालय छोड्नु नपर्ने नेपाललाई डिजिटल शिक्षामा आत्मनिर्भर बनाउने अभियान सुरु बैतडीमा बन्द गरिएको स्वास्थ्य सेवा बहत्तर घण्टाका लागि सुचारू समृद्ध सुदूरपश्चिमका लागि विकास आयोगले सबै जिल्लाबाट सुझाव संकलनको काम सकायो डोटीमा उपभोक्ता समितिको विवादले सड़क निर्माणमा अवरोध र यस वर्ष मध्य र सुदूरपश्चिममा सरदरभन्दा बढी वर्षा हुने वर्षापछि आउन सक्ने प्राकृतिक विपत्तिबाट जोगिन सचेत रहन आग्रह प्रभावकारी सूचनाका लागि युनिटी खबर नमस्कार फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्ज र इन्टरनेटमा radio unity dot com dot एनपीबाट प्रसारण भइरहेको बिहान सात बजेको युनिटी खबरमा स्वागत छ म गणेश ठगुन्ना सबैभन्दा पहिले केही प्रमुख विषयवस्तु नेत्र विक्रम चन्द विप्लव नेतृत्वको माओवादीले आज नेपाल बन्दको आह्वान गरेको छ बन्दका कारण फ्याटफुट्टा रूपमा मोटरसाइकल चल्नु बाहेक अन्य कुनै पनि सवारी साधन चल्न नसकेको ट्राफिक प्रहरले जनाएको छ शिक्षा मन्त्रालयले विज्ञापन मार्फत अस्थायी यसलाई पुनः एकपटक सुन्नु शिक्षा मन्त्रालयले विज्ञापन मार्फत स्थायी शिक्षक पदपूर्ति नभएसम्म अस्थायी शिक्षकहरूले विद्यालय छोड्नु नपर्ने बताएको छ संशोधित शिक्षा ऐनले अस्थायी शिक्षकहरूलाई सुविधा लिएर अवकाश लिने वा प्रतिस्पर्धामा उत्रिएर स्थायी हुने विकल्प दिएकामा मन्त्रालयले अवकाश रोजिन शिक्षकहरूलाई स्थायी शिक्षकको पदपूर्ति भएपछि मात्र विदा दिने बताएको हो हिजो काठमाडौँमा आयोजित एक अन्तर्क्रियामा शिक्षा मन्त्रालयका प्रवक्ता डाक्टर हरिलम शाहले मन्त्रालयले सार्वजनिक सूचना निकालेर अवकाश रोज्ने शिक्षकहरूको लगत संकलन गर्ने र त्यसपछि शिक्षक सेवा आयोग मार्फत विज्ञापन आह्वान गरेर स्थायी शिक्षकको नियुक्ति गरेपछि मात्र अवकाश रोज्ने शिक्षकलाई सुविधा दिएर विदा दिने बताएका हुन् नेपाललाई डिजिटल शिक्षामा आत्मनिर्भर बनाउने अभियान शुरू भएको छ school techno lab and research सेन्टरले यो अभियान देशव्यापी रूपमा सञ्चालन गरेको हो शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले डिजिटल शिक्षामा आत्मनिर्भर बनाउने अभियानको शुभारम्भ गरेका हुन् कार्यक्रममा मन्त्री पोखरेलले self dependent Nepal for technology in एजुकेशनको राष्ट्रिय सम्मेलन स्मार्ट स्कूल एप शैक्षिक सामग्री ट्याब्लेटको शुभारम्भ गरेका हुन् जिल्ला स्वास्थ्य कार्यालय बैतडीका प्रमुख डाक्टर गुणराज अवस्थीमाथि भएको दुर्व्यवहारको विरोधमा बन्द रहेको स्वास्थ्य सेवा सुचारू भएको छ जिल्ला प्रशासन कार्यालय बैतडीमा हिजो बसेको बैठकले स्वास्थ्य सेवा सुचारू गर्ने निर्णय गरेको हो निर्णयपछि हिजो दिउँसोदेखि नै सेवा सुचारू भएको छ बैठकको निर्णयसँगै हिजो दिउँसो डेढ बजेबाट जिल्लाका सबै स्वास्थ्य संस्थाबाट सेवाहरू सुचारू गरिएको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका परिवार नियोजन सुपरभाइजर किशोर अवस्थीले बताउनुभयो प्रमुख जिल्लाधिकारी र स्वास्थ्य कर्मीहरू सम्मिलित बैठकले डाक्टर अवस्थीमाथि दुर्व्यवहार गर्ने योजनाकार भनिएका रमेश कोलीलाई बहत्तर घण्टाभित्र पक्राउ गर्ने सहमति भएपछि स्वास्थ्य सेवा सुचारू भएको उहाँले बताउनु भएको छ बहत्तर घण्टाभित्र घटनाका योजनाकार भनिएका रमेश कोलीलाई पक्राउ गरेर कानूनी कार्यवाही नगरे फेरि चरणबद्ध आन्दोलन शुरू गरिने उहाँले बताउनुभयो समृद्ध सुदूरपश्चिमका लागि सुदूरपश्चिम विकास आयोगले सबै जिल्लाबाट सुझाव संकलनको काम सकाएको छ मध्यकालीन र दीर्घकालीन विकास निर्माणका योजनामा राय सुझाव माग्दै नौटी जिल्लामा पुगेको आयोगले सुझाव संकलनको काम सम्पन्न गरेको हो आयोगले पाँच र पन्ध्र वर्ष विकास निर्माणका योजनामा सम्बन्धित जिल्लाका राजनीतिक दलका प्रतिनिधि बुद्धिजीवी पत्रकार सम्बन्धित क्षेत्रका व्यक्ति लगायतबाट सुझाव संकलन गरेको हो विकास आयोगका उपसचिव जनकराज जोशीका अनुसार अहिलेसम्म छलफल मार्फत प्रायजसो विकास निर्माणका कामहरूमा सुझाव आएका छन् त्यसै धार्मिक पर्यटन र पर्यटन कृषि जलविद्युत प्राविधिक शिक्षालय र उद्यमशीलताका रायजुसहरू उल्लेख्य रूपमा आएको उहाँले बताउनु भएको छ अब असारको दोस्रो हप्ता क्षेत्रीय स्तरको गोष्ठी आयोजना गरी जिल्ला जिल्लाबाट आएका सुझावहरूमाथि छलफल गर्ने तथा एकत्रित गर्ने र सुझाव संकलनका क्रममा नउठेका एक जिल्ला र अर्को जिल्लाका सम्बन्धका योजनाहरूमाथि पनि छलफल गरिने उहाँले बताउनुभयो क्षेत्रीय छलफलपछि हाल राष्ट्रिय योजना आयोगका सदस्य रहेका सुदूरपश्चिम विकास आयोगका अध्यक्ष विजय कुमार कुँवर मार्फत राष्ट्रिय योजना आयोग हुँदै प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा योजनाहरू पेश गर्ने सुदूरपश्चिम विकास आयोगले जानकारी दिएको छ डोटीका अधिकांश सड़कमा उपभोक्ता समितिको अध्यक्ष को हुने र सड़क मार्ग कताबाट लैजाने भन्ने विषयमा विवाद हुँदा निर्माणाधीन सड़कको काम अवरुद्ध हुन थालेको छ विशेष गरी राजनैतिक दलका नेताले सड़क निर्माण उपभोक्ता समितिमा आफ्नो पार्टीका कार्यकर्ता पार्ने प्रयास गर्न थालेपछि विवाद हुन थालेको स्थानीय बासिन्दाले बताएका छन् उपभोक्ता समितिको विवादका कारण अधिकांश सड़कको निर्माण कार्य स्थगित भएको छ डोटीको राणा गाउँ बाग्नेटी हुँदै वासुदेवी जोड्ने सड़क निर्माणका लागि वासुदेवी गाविस आठका प्रेम कुँवरको अध्यक्षतामा उपभोक्ता समिति गठन गरी वैशाख बाइस गते जिल्ला विकास समितिको कार्यालय डोटीसँग सम्झौता भएको थियो तर सम्झौता भए लगतै नेपाली कंग्रेसका नेता समेत रहेका रनागाउँ गाविसका लोकेन्द्र साईले उपभोक्ता समिति गठन गर्दा रनागाउँ गाविसका मान्छेलाई जानकारी नदिएको भन्दै सड़क निर्माण रोक्न जीविसमा उजुरी दिएपछि अहिले सड़क निर्माणको काम बन्द भएको छ पश्चिमतरामा गर्मी बढेपछि विभिन्न किसिमका रोगहरूको संक्रमण बढेको छ शरीरमा रोग प्रतिरोधी क्षमता कम भएका व्यक्तिहरूलाई गर्मीमा विभिन्न रोगले सताउने स्वास्थ्य कर्मीले बताएका छन् गर्मीमा बालबालिका र वृद्ध वृद्ध बढी बिरामी भइरहेका छन् खानपानमा सुधार गर्ने र गर्मीमा घर बाहिर ननिस्कने हो भने बिरामी हुनबाट बच्न सक्ने स्वास्थ्य कर्मीहरूको सुझाव रहेको छ गर्मी बढेपछि भाइरल फिभर दम झाडापाखला र ज्वरोका बिरामीको संख्या दिन प्रतिदिन बढेको सेती अञ्चल अस्पतालले जानकारी दिएको छ बाजुराको मानाकोट गाविसका प्रत्येक घरमा फरक फरक झण्डा राखिएका छन् गाउँभरि पहिलो झण्डा राखिएका घरको बाहुल्यता बढ़िरहेको छ मानाकोट सातका धैले रोकाएको घरमा अरू गाउँलेको भन्दा फरक रातो झण्डा राखिएको छ रोकाएको घरमा एक वर्ष अगाडि बनेको चर्पीको ढोका बिग्रिएको छ त्यसकारण उहाँको घरमा रातो झण्डा राखिएको हो बाजुरा जिल्ला पूर्ण सरसफाई अभियान तीव्र गतिमा सञ्चालन भइरहेको छ मानाकोटमा पूर्ण सरसफाईका गतिविधि मापन गर्न झण्डाको प्रयोग गरिएको छ गाउँभर तीन प्रकारका झण्डा प्रयोग गरिएको छ पहिलो चरणमा रातो झण्डा प्रयोग गरिएको छ यसको अर्थ चर्पीको प्रयोग गरेको तर चर्पीको अवस्था राम्रो नभएको भन्ने हो दोस्रो चरणमा पहिलो झण्डा लगाउने गरिएको छ चर्पीको सही प्रयोग गरिएको व्यक्तिगत सरसफाई जुठ्यान भाँडा सुकाउने चाङ बनाएको र घर आँगनमा सरसफाई भएका घरले पहिलो झण्डा लगाउने गरेका छन् अन्तिममा हरियो झण्डाको प्रयोग गरिन्छ पूर्ण सरसफाईका सबै सूचक पूरा गरेकाले हरियो झण्डा राख्न पाउने वडा खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समितिका संयोजक पूर्ण बहादुर रोकाईले बताउनु भएको छ बाजुरा जिल्लालाई सन् दुई हजार चौबिससम्म पूर्ण सरसफाईयुक्त जिल्ला घोषणा गर्ने गरी काम भइरहेको खानेपानी सरसफाई सब डिभिजन कार्यालय बाजुरा प्रमुख रामेश्वर घिमिरेले बताएका छन् डोटीमा घर घरमा शौचालय निर्माणको काम शत प्रतिशत नजिक पुगेको छ सुदूरपश्चिम क्षेत्रीय अनुगमन तथा सुपर्यवेक्षण कार्यालयका अनुसार जिल्लामा उनासी प्रतिशत घर परिवारले शौचालय निर्माण गरिसकेका छन् कार्यालयले पचासवटै गाउँ विकास समिति र दिपाली सिलगढ़ी नगरपालिकामा अधिकांश क्षेत्रमा शौचालय निर्माण भएर प्रयोगमा आएकाले डोटी जिल्लामा उनासी प्रतिशत घर परिवारसँग शौचालय भएको तथ्याङ्क देखिएको जनाएको छ खुल्ला दिशामुक्त क्षेत्र घोषणा भइसकेका क्षेत्रको जनसंख्या घर परिवार र सरसफाईको अवस्थाको आधारमा डोटी खुल्ला दिशामुक्त क्षेत्र घोषणा हुनमा उनासे प्रतिशत तयार भइसकेको सुदूरपश्चिम क्षेत्रीय अनुगमन तथा सुपर्यवेक्षण कार्यालयले जनाएको छ तर खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरेका सबै ठाउँहरूमा अनुगमन गर्न नसकेकाले सबै ठाउँमा शौचालयको सफल प्रयोग हुन नसकेको विषयमा भने शंका गरिएको छ तपाईँले फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा र इन्टरनेटमा radio unity dot com dot एनपीबाट युनिटी खबर सुनिरहनु भएको छ धनगढ़ी उपमहानगरपालिका का निजामती कर्मचारी युनियन संघले उपमहानगरपालिकाका सम्पूर्ण कामकाज हिजोदेखि ठप्प गरेको छ नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले भ्रष्टाचारमा संलग्न रहेको भन्दै हिजो अस्ति बिहान एघार बजे कैलालीको धनगढ़ी उपमहानगरपालिकाका इन्जिनियर दिजराज भट्टलाई कालोमसो दलेको विरोधमा संघले कामकाज ठप्प पारेको जनाएको छ कर्मचारीहरू सबै कार्यालयमा उपस्थित भइसके पनि कर्मचारी संघले काम गर्न नदिएको उपमहानगरपालिकाका कार्यकारी प्रमुख रामलाल श्रेष्ठले जानकारी दिनुभएको छ कार्यालयमा कामकाज बन्द हुँदा सेवाग्राही मर्कामा परेका छन् विभिन्न कामका लागि उपमहानगरपालिकाको कार्यालय पुगेका सेवाग्राही फर्कन बाध्य भएका छन् आफैले जोगाएको वनजंगलमा जान पनि परिचय पत्र अनिवार्य चाहिन्छ भन्दा तपाईँलाई अचम्म लाग्न सक्छ तर यसमा अचम्म मान्नुपर्ने छैन बझाङ स्याडी गाविसका स्थानीयहरूको यस्तै बाध्यता छ केही वर्ष अगाडि वनजंगलको महत्व समेत नबुझेका स्याडी गाविसका स्थानीयहरूले अहिले आफ्नो वनजंगलमा जानका लागि समेत परिचय पत्र अनिवार्य बनाएको स्थानीय गोपाल बोहराले बताएका छन् जिल्लामा सञ्चालनमा रहेका विभिन्न सरकारी तथा गैर सरकारी कार्यालयहरूले जलवायु परिवर्तनले मानव जीवनमा विभिन्न प्रकारका समस्या देखा पर्ने जलवायु परिवर्तनले मानव जीवनमा विभिन्न प्रकारका समस्याहरू उत्पन्न हुन थालेको जस्ता जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरेपछि आफूहरूले वन जोगाउन पहल गरेको उनले बताएका छनृ दलैपिच्छेका ट्रेड युनियन र तिनले निम्ति आउने विसंगति नियन्त्रण गर्न सरकारले जेठ उन्नाइस गति सम्पन्न गरेको निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियन डलद्रा अध्यक्षमा श्यामराज ओझा सिफारिश भएका छन् समानुपातिक पद्धतिका आधारमा भएको निर्वाचनमा नेपाली कांग्रेस निकटको नेपाल निजामती कर्मचारी युनियन संघबाट अध्यक्षमा श्यामराज ओझा सिफारिश भएका हुन् डडेलधुरा जिल्लामा पहिलो संगठनको रूपमा मत प्राप्त गरेपछि नेपाली कंग्रेस निकटको नेपाल निजामती कर्मचारी युनियन संघको बुधबार बसेको बैठकले पदाधिकारी तथा सदस्यहरू सिफारिश गरेको जनाएको छ बैठकले कोषाध्यक्षमा धनबहादुर झुकाल र सहसचिवमा खेमराज पनेरलाई पठाएको छ यसै गरी तीनजना सदस्यका लागि धनबहादुर भण्डारी खेमराज ओझा र गणेश बहादुर सिंहलाई पठाएको छ यसैगरी नेकपा एमाले निकट नेपाल निजामती कर्मचारी संगठनले प्राप्त गरेको उपाध्यक्ष पदका लागि गणेशराज पनेरू र सदस्यहरूमा भक्तबहादुर कुँवर र अमरगिरीलाई पठाएको छ हिजो सम्पन्न बैठकले एकजना पदाधिकारी सहित दुईजना सदस्यहरूको सिफारिश गरेको नेपाल निजामती कर्मचारी संगठन डडेलधुराका अध्यक्ष पुष्पराज जोशीले जानकारी दिनुभएको छ यसैबीच एकीकृत माओवादी केन्द्र निकटको नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीले प्राप्त गरेको सचिव र एकजना सदस्यको नाम भने आज मात्रै पठाउने जनाइएको छ जिल्ला कार्य समितिको बैठक पश्चात मात्रै नामावली पठाउने नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीले जनाएको छ निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियन बनाउन गत उन्नाइस गते निर्वाचन सम्पन्न भएको थियो डडेलधुरा सदरमुकाममा पर्यटन प्रवर्धन सम्बन्धी एकदिने प्रशिक्षण सम्पन्न भएको छ डडेलधुरा जिल्लाको पर्यटकीय सम्भावनाका विषयमा छलफल तथा नीति निर्माणका लागि राज्यलाई घचघच्याउने उद्देश्यका साथ कार्यक्रम सञ्चालन गरिएको हो सामुदायिक विकास अध्ययन तथा अनुसन्धान केन्द्र डडेलधुराको आयोजना तथा सांसद ज्ञानो गरेको संसद विकास कोषको सहयोगमा उक्त कार्यक्रम सञ्चालन भएको हो कार्यक्रममा पर्यटन र पर्यटन प्रवर्धन बारे शिक्षक मुकेश भट्ट पर्यटनले गर्ने आर्थिक विकासका विषयमा शिक्षक नेत्र ओझा डडेलधुरा जिल्लामा पर्यटनको सम्भावना बारे पत्रकार उत्तरविष्ट पर्यटनका लागि भावी योजना बारेमा एमाले अध्यक्ष डाक्टर तारा जोशीले प्रशिक्षण गरेका थिए यस वर्ष नेपालमा मनसुनी वर्षा समग्रमा सरदर रहने भएको छ जल तथा मौसम विज्ञान विभागको यस वर्षको मनसुनको सरदर वर्षाको आकलन अनुसार अघिल्लो वर्ष सरदर भन्दा कम वर्षा भएकोमा यस वर्ष सामान्य रहने भएको हो तर मध्य र सुदूरपश्चिममा भने सरदर भन्दा बढ़ी वर्षा हुने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 सरदरभन्दा बढी वर्षा हुने वर्षापछि आउन सक्ने प्राकृतिक विपत्तिबाट जोगिन सचेत रहन आग्रह अवस्था समाचार श्रवण गर्नु भएकोमा तपाईँ र प्रविधि सहयोगी आशिषलाई धन्यवाद लगत्तै बिबिसी नेपाली सियाको बिहानी पख सुन्न सक्नुहुनेछ मलाई भने बिदा दिनुहोस् नमस्कार